यो जनआक्रोश हो गुल्मीको सिमिचोरवासीको जो सालजण्डी तमगास फास्ट्याग फ्राकिलो गर्ने क्रममा आफूहरूको घरवास जान्छ भन्दै जिल्ला विकास समितिमा जुन विरोधका लागि आइरहेका जनताको र यस सम्बन्धमा हामी गुल्मी क्षेत्र नम्बर दुईका सभासद चन्द्र भण्डारीसँग टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार नमस्कार जुन विरोध त सुनिहाल्नु भयो सिमिचौरका जनताको उनीहरूको घरवासी जाने भयो तपाईँले सुरु गर्नुभएको फास्ट्यागबाट भन्ने आएको छ यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ मैले सिमिचौरका हरेक नेतालाई दिनको जसरी मैले फोन गरेर भनेको छु यो हामीले ल्याएको विकास जनताको घरवास दिन गराउनको निम्ति होइन जनताको आँसु झार्नको निम्ति होइन जनतालाई सुकुम्बासी गराउनुको निम्ति होइन जनताको समृद्धि र विकास र सुविधा र पहुँचका निम्ति हो त्यस कारण मैले कुनै पनि घर जान दिँदिनँ कुनै पनि घरमा त्यस्तो भयो भने म क्षतिपूर्ति मिलाउँछु तपाईँहरूले केही पनि गर्न पर्दैन मलाई भन्नुहोस् भनेर मैले त्यहाँका जनतालाई मैले भनिरहेको छु प्रत्येकलाई फोन गरेर भनेको छु तर विडम्बना उहाँहरूले पुरा मैले यति धेरै कुरा गर्दा पनि उहाँहरूले बुझेर वा नबुझेर वा कुनै साथीहरूलाई यो बाटो आइसकेपछि त जिल्लाका सुविधा हुन्छ जनताले सुविधा पाउँछन् आज तपाईँलाई यत्रो चाहिँ सिद्ध बाबाको पहिराले यत्रो धेरै गुलमेलीहरू बाहिरका मान्छेहरूको ज्यान गुमाउनु परेको छ यो बाटो आएपछि चन्द्र भण्डारीले ल्याएको हुन्छ पपुलर हुन्छ भन्दा केही साथीले उचालेको हुन सक्छ त्यही भएर मैले सबै सिमितहरूका जनताहरूलाई आग्रह गरेको छु र जो तपाईँको मिडिया मार्फत आग्रह गर्दछु कि म कसैलाई पनि क्षति हुने दिँदैन यो मेरो प्रतिबद्धता हो जुन सिमिचौर सडक खण्डको उपभोक्ता समिति अध्यक्ष हुनुहुन्छ उहाँ आफैले पनि विरोध गर्नुभएको छ सर्वसाधारणले मात्रै गरेका छैनन् जुन सर्वे गर्नुभएको छ त्यसको विकल्प खोजिनु पर्छ अन्यत्र लग्यो भने कम क्षति हुन्छ जनताको भन्ने कुरा छ यस सम्बन्धमा विकल्प खोज्ने काम भएको छ कि छैन उहाँको केही नहुँदा नहुँदै बाटो नदिने हुँदैन हजुर हामीले एउटा कुरा बुझ्नुपर्छ कि हामी रिडीबाट माथि निस्कँदा जङ्गलबाट बाटो जाँदा आज छानापतिका जनताहरूको हालत के छ मैले पहिलो संसदीय कोषबाट चोखण्डका निम्ति पैसा राखेको छु त्यहाँको जनताको त्यस्तै भोलि सिमी जनताको अवस्था हुन्छ म आफै जनप्रतिनिधिले तपाईँहरूको क्षति उन्नति दिन तपाईँहरूको चाहिँ सुविधाका निम्ति यो बाटो ल्याएको भन्दा मान्नुहुन्न भने अर्को विकल्पबाट पनि हामी बाटो लिएर जान्छौँ यो फास्ट ट्र्याकले अरू त राम्रो गर्छ जस्तो कि बुटोल तमगास पाँच घन्टा लाग्छ यो त दुई भित्रमै आउला तमघास तर रिडीदेखि बलेटक्सर गौडाकोटसम्मको जुन डाँडो लाइन छ त्यो लाइन त सुक्ने भयो नि होइन हामीले रिडीबाट खर्जेङ आउनका निम्ति छ करोड पैसा हामीले राखेका छौँ खर्जेङबाट भले टक्सार हुँदै उल्ली खोला जानका निम्ति दस करोड पैसा राखेका छौँ हुवाका निम्ति छ करोड पैसा राखेका छौँ फेरि चारपालादेखि जानका निम्ति छुट्टै पैसा राखेका छौँ र तानसिनदेखि तङ्गास आउने बाटो ठुलो बनाउनका निम्ति छ करोड पैसा राखेका छौँ र हरेक ठाउँमा पुल हामीले बनाएका छौँ कुनै पनि ठाउँलाई हामीले सुक्ने र बिग्रने हुन दिँदैनौँ योभन्दा धेरै ठुलो हामीले गराइदिन्छौँ भनेपछि यसको असर चाहिँ त्यो डाँडो लाइनमा पर्दैन यसको मतलब त्यताबाट पनि फास्ट ट्र्याकले छुन्छ हरेक ठाउँमा यो फास्ट ट्र्याक एउटा चाहिँ नि तङ्गा सुझै वामी टक्सार हुँदै ढोरपाटन जान्छ एउटा रोड चाहिँ नि हाम्रो चाहिँ नि गले टक्सार हुँदै उल्ली खोला हुँदै पर्वततिर जान्छ एउटा हुँगा हुँदै बागलुङतिर जान्छ चारपाला हुँदै तपाईँलाई मजुवातिर जान्छ एउटा बाटो तपाईँलाई ढोरपाटनतिर जान्छ सबै बाटो इन्टर रिलेटेड एक अर्कोसित जोडिएका छन् त्यसले जनतालाई यसबाट फाइदा भूमिका मात्रै छ नोक्सान केही पनि छैन र कुनै क्षेत्र पछि पर्दैन यो कुरा मैले पहिले बुझेर यो सबै मिलाएको छु भनेपछि जुन पहिला अर्खाजतिरबाट ढोरपाटन जाने सडक खण्ड खनिएको थियो नि तपाईँले यो फास्ट्याग मार्फत पनि ढोरपाटन जान्छ भन्नुहुन्छ त्यो छोटो कि यो छोटो जुन अर्खाजीबाट अहिले ढोरपाटन जाने बाटो खनिएको छ र हामीले जुन बाटो लिएका छौँ यो चाहिँ चालिस किलोमिटर अहिले हामीले खनेको बाटो कम पर्छ ढोरपाटन जानका निम्ति त्यति मात्र होइन लुम्बिनी आउने हरेक व्यक्तिहरू हाम्रो जिल्ला हुँदै आएर जान्छ अब त्यति मात्रै होइन कि सिद्ध बाबाले जुन गुल्मिलीहरूले भागलुङकाले पाल्पाकाले वा हराखाँचीले अहिले जुन तानसेन पाल्पाकाले जति ज्यान गुमाएको थिए त्यो पनि रोकिन्छ यो त योभन्दा ठुलो राम्रो काम त हुनै सक्दैन त्यसैले कोही असन्तुष्टि हुनुपर्ने चाहिँ छैन भन्ने मलाई लाग्छ जस्तो कि म अहिले भर्खरै तपाईँहरूले फास्ट्याग खन्नु भएको छ त्यो सडक हेरेर आए निकै फराकिलो रहेछ भनेपछि अहिले वर्तमान सडकको चौडाइ भन्दा धेरै ठुलो हो यो यो अहिले पहाडी जिल्लामा जुन बाटो खनिएको छ दस मिटरको जुन बाटो खनिएको छ यो नमुना बाटो नै हो अन्त छैन यो हामी सुरु गरेका छौँ अनि यो चाहिने कुल लागत कति हो र कहिलेसम्म सक्ने लक्ष्य लिइया छ हाम्रो यसको लागत छ अरब पैँसठी करोड हो यसको लागत यति छिटो यो बाटोलाई हामीले काम गरिरहेका छौँ यही गतिले गयो भने हामी चार पाँच वर्षभित्रमा यसलाई कम्प्लिट गर्छौँ तमघास सालझण्डी छिटो आउँछ कि अन्यत्र जान्छ यो यो हाम्रोमा छिटो आउँछ यो सबै बाटोहरू एकैचोटि काम भइरहेको छन् गुल्मीका सबै तत्त्वहरू एकैचोटि काम भएका छन् हुन्छ त मान्यज्यू यसमा आएका जनताका विरोधहरू छन् यसलाई चाहिँ सम्बोधन होस् भन्दै अहिले छुटिन चाहन्छौँ है त प्रेमजी मलाई एकदम तपाईँले सोध्नुभयो यसलाई बाहिर जनताका सामान्य ल्याइदिनु हो मलाई एकदम धेरै खुसी छ यो गुल्मीको विकास हो गुल्मीको सुरक्षाका निम्ति हो र म अनुरोध गर्न चाहन्छु कुनै पनि जनताले यसलाई विरोध गर्न पर्दैन सो सबै जिम्मेवारी मैले लिन्छु हस् धन्यवाद